हामी पहिले नेपाली अनि मा पहिले नेपाली अनि मात्र चिनाउने हिमाल सगर माथा को कला र खाली वीर गाथा नेपाली चिनाउने हिमाल सगर माथा

हामीलाई बचाउने संस्कृति छ महा टुट्लै होइन डै गरौँ हामी पहिले नेपाली अनि हामी पहिले नेपाली अनि माता देश टुक्री नदिँदैनौ देश टुक्री